को साथमा टाढी रत्ननगर पोलिक्लिनिक प्राली र मार्सल इम्पोरियम सुलभ र प्रभावकारी स्वास्थ्य सेवा दिँदै आइरहेको टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टरको विशेषज्ञ डाक्टर सेवाहरू वरिष्ठ फिजिसियन डाक्टर सहितको दैनिक जनरल मेडिसिन पेट छाती मुटु तथा मधुमेह क्लिनिक जनरल सर्जरी तथा सामान्य सल्लेखीय हार्जोनी तथा नशा रोग सेवा नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ सेवा छाला यौन तथा कुष्ठरोग सेवा बाल रोग सेवा स्त्री तथा प्रसुति रोग सेवा साथै भिडियो एक्सरे एक्सरे एसिजी सेवा चौबिसै घण्टा एम्बुलेन्स सेवा आकस्मिक आकस्मिक सेवा फार्मेसी सेवा दन्तरोग सेवा तथा वरिष्ठ जोनी नशारक ट्रमा सर्जन एवं जोर्नी प्रत्यारोपण विशेषज्ञ डाक्टर सुरेश पाण्डेद्वारा ढाड दुख्ने ढाडको नसा च्यापिएको खप्टिएको हात घोडा झमझमाउने सिल्का हान्ने पोल्ने जोर्नी दुख्ने सुन्निने घोडा खिएको हात घोडाको हड्डी भाँचिएको बाङ्गो टिङ्गो भएको बाथ युरिक एसिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य अन्ठानब्बे छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस पूर्वी चितवनकै एक मात्र हिरोको आधिकारिक विक्रेता मार्शल इम्पोरियम हिरो कम्पनीका सबै मोडलका बाइक तथा स्कुटी उपलब्ध छ आधुनिक प्रविधिद्वारा बाइक सर्भिसिङ बाइक एक्सचेन्ज सुविधा किस्ताबन्दी सुविधा तथा सम्पूर्ण पाठ सुविधाका लागि हिरो अनि मार्शल इम्पोरियम मगनी चोक पर्सा बजार फोन शून्य छपन्न पाँच तिरासी मोबाइल अन्ठानब्बे पाँच पचास एकसठी नौ सय उनासे टाढी सोरुम रत्नगर दुई मेन रोड टाढी फोन नम्बर शून्य छपन्न पाँच एकसठी शून्य सन्ताउन्न स्टाइल पर्फर्मेन्स र माइलेजका लागि हिरो मात्र मार्सल इम्पोरियममा रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हल यस अर्पण समाचारको साथमा Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खानेपानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP मार्फत एकैसाथ प्रसारण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 परिषद बैठक अहिले बसिरहेको छ सिंहदरबारमा जारी बैठकले महत्त्वपूर्ण निर्णय गर्ने बुझिएको छ प्रधानमन्त्री सुशील कोइराला आज अमेरिका जानुहुने भएकाले महत्त्वपूर्ण निर्णय गर्ने तयारी भएको स्रोतले बताएको छ प्रधानमन्त्री नभएका बेला मन्त्री परिषदले महत्त्वपूर्ण निर्णय गर्न नपाउने भएकाले जारी बैठकले केही महत्त्वपूर्ण निर्णय गर्न सक्ने मन्त्री परिषद स्रोतले बताएको छ छब्बिसजना सभासद मनोनित गर्ने तयारी भए पनि नेकपा एमालेका तर्फबाट नामावली प्राप्त नहुँदा मनोनित गर्न नसकेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ प्रधानमन्त्रीले एमाले नामावली नदिए कङ्ग्रेसको भागमा परेका नौजना मनोनित मनोनित गर्ने तयारी गर्नु भएको थियो तर ए माओवादी अध्यक्ष पुष्पकमल दाहालले सबै दलको सँगै मनोनित गर्न सुझाव दिनुभएको छ नेकपा एमालेका नेता कार्यकर्ताले असार सात गते मदिरा सेवन गर्न नपाउने भएका छन् एमालेका संगठित सदस्यले सोधिन सार्वजनिक स्थलमा धुम्रपान गर्न नपाउने गरी पार्टीले प्रतिबन्ध लगाएको छ नौ महाधिवेशनका लागि प्रतिनिधि छनौट गर्ने दिन असार सात गतेलाई लक्षित गरी जारी गरिएको उन्नाइस बुँदे आचार संहितामा मदिरापान र धुम्रपानमा प्रतिबन्ध लगाइएको हो जारी आचार संहितामा मादक पदार्थ सेवन गर्न गराउन नपाइने भोज भतेर गर्न नपाइने चरित्र हत्या गर्न नपाइने लगायतका प्रावधानहरू राखिएका छन् प्रतिनिधि छनौट गर्ने ठाउँमा धुम्रपान समेत गर्न नपाइने कडा प्रावधान राखिएको छ प्रसार गर्न नपाइने आचार संहितामा पनि उल्लेख गरिएको छ आचार संहिता उल्लङ्घन गर्ने जतिसुकै ठूलो पदको भए तापनि कारवाही हुने चेतावनी दिइएको छ त्यस्तै गरी पदेन प्रतिनिधिले भोट हाल्न नपाउने जनवर्गीय संगठनले केन्द्रीय कमिटिबाट प्रतिनिधि चयन गर्नुपर्ने लगायतका विषयमा पनि उन्नाइस बुँदे आचार संहितामा समेटिएका छन् नेपाली कङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलले चितवनको क्षेत्र नम्बर चारलाई विकासको नमुना क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ पार्टी सभापति सुशील कोइरालालाई दोब्बरभन्दा बढी मतले विजय गराएको भन्दै यस क्षेत्रलाई नमुना क्षेत्र बनाउन कङ्ग्रेस लाग्ने बताउनु भएको छ देशकै मध्यभागमा अवस्थित अन्य चौरात्तर जिल्लाका बासिन्दाको सङ्गम थलो रहेको भन्दै उहाँले यस क्षेत्रलाई नमुना क्षेत्र बनाइने बताउनु भएको हो नेपाली कङ्ग्रेस भरतपुर नगरपालिका वडा नम्बर तेह्रले आज आनन्दपुर चोकमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै गर्दै बजेट रकमान्तर गरेर चितवनमा बढी परेको भनेर सभापति कोइरालालाई एकातिर घेराबन्दी गर्ने अर्कोतर्फ जितेर के गर्यो भनेर प्रश्न गर्ने कम्युनिस्टको कस्तो रवैया हो भन्दै उहाँले आक्रोश पनि व्यक्त गर्नुभयो सभापति कोइरालाकै निर्देशनमा झन्डै एक अरब बजेटको योजना चितवन क्षेत्र नम्बर चारमा पर्नु यस क्षेत्रका बासिन्दाका लागि गर्वको कुरा रहेको पनि उहाँले बताउनु भएको छ उपसभापति पौडेले रामकृष्ण घिमिरे व्यक्ति नभएर कङ्ग्रेसको उम्मेद्वार रहनु भएको भन्दै घिमिरेका एजेन्डा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ कार्यक्रममा उम्मेद्वार घिमिरेले जनताको समस्या समाधानमा आफू कहिल्यै पछि नपर्ने बताउनु भएको छ आफ्नो क्षेत्रलाई नमुना बनाउनका लागि पार्टीका सभापति उपसभापति लगायत सबै तयार भएको पनि बताउनु भयो प्रधानमन्त्री सुशील कोइराला स्वास्थ्य उपचारका लागि आज अमेरिका जानुहुने भएको छ कोइराला आज बेलुकी आठ बजे संयुक्त राज्य अमेरिका प्रस्थान गर्नुहुने कार्यक्रम रहेको उहाँको निजी सचिवालयले जनाएको छ अमेरिका पुगेपछि प्रधानमन्त्री कोइरालाको असार पाँच गते स्वास्थ्य जाँच हुने बुझिएको छ प्रधानमन्त्री कोइरालाका साथमा उहाँका निजी चिकित्सक प्राध्यापक डाक्टर करवीर नाथ योगी नातेदार मृदुला कोइराला र अतुल कोइराला कणेल प्रकाश देउजा जाने तय भएको प्रधानमन्त्रीका प्रेस सहयोगी प्रकाश अधिकारीले जानकारी दिनुभएको छ केही दिन अघि मात्र प्रधानमन्त्री कोइरालाको स्वास्थ्य जाँचका क्रममा फोक्सोमा दाग देखिएपछि चिकित्सकको टोलीले काठमाडौँ बाहिरको अस्पतालमा उपचारका लागि सिफारिस गरेको हो सरकारले अर्को वर्षदेखि वन दशक मनाउने जनाएको छ काठमाडौँमा सुरु छैठौँ राष्ट्रिय सामुदायिक वन गोष्ठीमा वन मन्त्री महेश आचार्यले दुई हजार बहत्तरदेखि दुई हजार बयासी सालसम्मलाई वन दशकका रूपमा मनाइने जानकारी दिनुभएको छ यसका लागि तयारी भइरहेको भन्दै उहाँले आउँदो बजेटमा पनि वन दशकलाई समेटिने जानकारी दिनुभयो हरेक गाविसले एउटा वन बनाउनु पर्ने र त्यसका लागि सरकारले बिरुवा उपलब्ध गराइदिने उहाँको भनाइ छ यो अभियानका लागि स्थानीय स्रोतबाट रकम जुटाइने र त्यो सम्भव नभई कोष बनाएर भए पनि अगाडि बढाइने वन मन्त्री आचार्यले बताउनु भएको छ उहाँले वन सुरक्षाका लागि सेना परिचालन गर्ने भन्ने कुरा गलत भएको भन्दै सरकार समुदायसँग साझेदारी गर्दै अगाडि बढ्ने योजनामा रहेको पनि प्रश्न पार्नुभयो तराईको साझेदारी वन सामुदायिक वनको प्रतिस्पर्धीका नभएको र पहिले निरङ्कुश जस्तो देखिएको सरकार अब वन संरक्षणमा सबैलाई समेटेर जाने पक्षमा रहेको पनि मन्त्री आचार्यले बताउनु भयो बुधबारसम्म चल्ने गोष्ठीले वन संरक्षण लगायत विषयमा छलफल गर्ने बुझिएको छ गोष्ठी दुई हजार चौवालिस सालदेखि पाँच पाँच वर्षमा हुँदै आएको छ सभासदहरूले विपक्षी दलका सभासदहरूले सरकारमा सरकारले संसदमा पेश गरेको नयाँ बजेटका सिद्धान्त नेपाली जनतालाई निराश बनाउने खालको भएको बताएका छन् व्यवस्थापिका संसदमा जारी प्री बजेटमाथिको छलफलमा भाग लिँदै सभासदहरूले नयाँ बजेटको सिद्धान्त परम्परागत भएको आरोप लगाएका छन् सभासदहरूले कृषि ऊर्जा पर्यटन र तत्काल रोजगारी सिर्जना गर्ने खालको भौतिक पूर्वाधार विकासलाई केन्द्रमा राखेर बजेट ल्याउन पनि सुझाव दिएका छन् आज पनि सभासदहरूले प्रि बजेटका विषयमा आआफ्नो धारणा राख्ने बुझिएको छ अर्थमन्त्री रामशरण महतले संसदमा पेश भएको बजेटको सिद्धान्त विश्व ब्याङ्कका कर्मचारीले गरेको ड्राफ्ट जस्तो भएको पनि अन्य सभासदहरूले टिप्पणी गरेका छन् व्यवस्थापिका संसदको बैठक आज दिउँसो तिन बजेका लागि बोलाइएको छ यता चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने अमलटारी मध्यवर्ती क्षेत्रमा सञ्चालित नमुना थारू होमस्टेमा एक वर्षको अवधिमा दस हजार पर्यटक भित्रिएका छन् जसमा दुई सयभन्दा बढी विदेशी पर्यटक भित्रिएको होमस्टे सञ्चालक प्रेमशङ्कर मर्दिनियाले बताउनु भएको छ होमस्टे पर्यटनका लागि आकर्षणको केन्द्र बन्दै गएको छ घरेलु वातावरणमा रथारूको परिकारमा रमाउनका लागि पर्यटकहरू आउने गरेको पाइएको छ बाघखोर गाउँमा सञ्चालित एक्काइस होमस्टेमा एक वर्षको अवधिमा सैँतिस लाख आमदानी भएको होमस्टे व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका मर्दनियाले बताउनु भएको छ चितवनमा रहेको तराई भूपरिधि ताल कार्यक्रमको सहयोगमा सञ्चालित होमस्टे अघिल्लो वर्षको जेठ पाँच गते सञ्चालनमा आएको हो नवजात शिशुको मृत्युदरलाई नेपाल सरकारले सन् दुई हजार पन्ध्रसम्म प्रति हजार सोह्रमा झार्ने लक्ष्य लिए पनि नेपालमा प्रति हजार नवजात शिशुमा तेत्तिसजनाको मृत्यु हुने गरेको पाइएको छ सुत्केरी हुने वातावरण अत्यन्त प्रदूषित हुँदा बयालिस प्रतिशत सङ्क्रमणबाट र जन्मदा कम तौलका कारण उन्तिस प्रतिशत नवजात शिशुको मृत्यु हुने गरेको पाइएको छ बाँकी जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार जिल्लामा गत एक वर्षको अवधिमा अठाइस दिन उमेरभित्रका दुई सय सत्ताइस नवजात शिशुको मृत्यु भएको देखिएको छ जिल्लामा प्रत्येक एक लाख गर्भवती महिलामध्ये तेइसजनाको मृत्यु हुने गरेको छ भने नेपालमा यो सङ्ख्या दुई सयको हाराहारीमा रहेको कार्यालयले जनाएको छ अब पालो अर्पण जनआवाजको अर्पण जनआवाजमा हाम्रो प्रश्न छ एसएलसी परीक्षाको नतिजा सन्तोषजनक बनाउन केमा सुधार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 झडपको स्थिति झनै बढेको हो र अन्त्यमा खेल समाचार अर्जेन्टिनाले विश्वकप फुटबलमा विजय सुरुवात गरेको छ आज बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले बोस्निया एन्ड हजगोभिया विरुद्ध दुई एक गोल अन्तरले जित निकालेको हो खेलको पैँसठीऔँ मिनेटमा अर्जेन्टिनाका लागि मेस्सीले गोल गर्दै अग्रतालाई दोब्बर पारे बोस्नियाका लागि भने चौरासीौँ मिनेटमा आइबिसी किबले सान्तोना गोल गरेका थिए त्यस्तै गैराती भएको पहिलो खेलमा स्विजरल्यान्डले इक्वेडर विरुद्ध दुई एक को जित निकालेको छ खेलको बाइसौँ मिनटमा इक्वेडरका लागि भ्यालेन्सियाले गोल गरी टिमलाई अग्रता दिलाए पनि दोस्रो हाफको तेस्रो मिनटमा स्विजरल्यान्डका लागि एडमिर मेहेदले बराबरी गोल फर्काएका हुन् त्यस्तै राति नै भएको अर्को खेलमा फ्रान्सले होन्डुरास विरुद्ध तिन शून्य गोलको उत्कृष्ट जित निकालेको हो यस्तै बीच आज राति पाउने दस बजे जर्मन र पोर्चुगल भिड्ने भएका छन् त्यसै गरी भोलि बिहान पाउने एक बजे इरान र नाइजेरिया भिड्नेछन् भने बिहान पाउने चार बजे अमेरिका र घानाबीच प्रतिस्पर्धा हुनेछ दिउँसो दुई बजेको अर्पण समाचारबाट बिदा हुनु अघि मुख्य मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक प्रधानमन्त्री सुशील कोइराला स्वास्थ्य उपचारका लागि अमेरिका जाँदै मन्त्री परिषद बैठक सिंहदरबारमा जारी नेकपा एमालेका नेता कार्यकर्ताले असार सात गते मदिरा सेवन गर्न नपाउने पार्टीको प्रतिबन्ध चितवनको क्षेत्र नम्बर चारलाई विकासको नमुना क्षेत्र बनाउने नेपाली कङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलको प्रतिबद्धता श्रीलङ्कामा बौद्ध र मुस्लिम समुदायबीच झडप भएपछि कर्फ्यू जारी सुरक्षा व्यवस्था कडाई र विश्वकप फुटबलमा अर्जेन्टिनाको कठिन जित आज राति जर्मन जर्मनी र पोर्चुगल फिर्दै हवस् त दिउँसो दुई बजेको अर्पण समाचार सकियो अनिता अर्याल विदा भए नमस्कार